academy Khairahani चार पर्सा आधिकारिक प्लाजा हिमालयन ब्याङ्कको माथिल्लो तल्ला मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचन कानूनमा रहेका विवादित विषयमा सहमतिका लागि मन्त्री परिषद अध्यक्ष र उच्च स्तरीय राजनैतिक बीच अहिले छलफल चलिरहेको छ मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफलको लागि मुख्य दलका नेताहरू बिहानै प्रधानमन्त्री निवास बालाटार पुगेका थिए छलफलका लागि समितिका संयोजक तथा नेकपा एमालेका नेता झरनाथ खनाल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रसन्न नेपाली कंग्रेसका सभापति सुशील कोइराला र मधेसी मोर्चाका तर्फबाट बेजु कुमार गक्षधार बालाटार पुग्नु भएको छ संविधान सभा चुनावमा थ्रेसोल्ड राख्ने नराख्ने र फौजदारी अभियोग लागेका व्यक्ति उम्मेद्वार बन्न पाउने नपाउने विषयमा पटक पटक बैठक बसे पनि सहमति जुटाउन नसकेपछि मन्त्री परिषद अध्यक्षसँगै छलफल गरी टुङ्गानी नेताहरूले सहमति गरेका छन् आजको छलफललाई निर्णायक बनाउन प्रयत्न गर्ने नेताहरूले बताएका छन् हिजो बसेको बैठकले निर्वाचन सम्बन्धी कानून बनाउँदा मुख्य दलहरूबीच भएको एघार बुद्धे र पच्चिस बुद्धे सहमतिलाई आधार बनाउन सरकारले सुझाव दिने निर्णय भएको थियो निर्वाचन कानूनलाई अन्तिम रूप दिने विषयमा सहमति हुन नसक्दा चुनावको मिति अन्यलमा परेको छ बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र विश्व आज चितवनको रत्नगरमा सम्मानित हुँदैछन् बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठान चितौनले स्थापना गरेको पच्चिस हजार एक सय एघार नगद राशिको बुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट मिश्र सम्मानित हुन लाग्नु भएको हो पत्रकारिता मार्फत कल्याणकारी काम गर्दै सामाजिक रूपान्तरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत मिश्रलाई सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ साथै प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं गीतकार प्रेम विनोद नन्दनलाई पनि आजै अभिनन्दन गर्ने भएको छ प्रहरीलाई बीस रुपियाँ घुस नदिँदा भूमि सुधार कार्य पर्साका नायब सुब्बा तीर्थ ध्वज खत्रीको गैराती मृत्यु भएको छ कलैयाबाट बाइकतिस प छ चार पाँच पाँच नम्बरको मोटरसाइकल चढी वीरगंजतर्फ आउँदै आउँदै गरेको खत्रीलाई गैराती बाह्रको नौतन स्थित गण्डक बौअरी सडक खण्डमा सवारी साधन चेक जाँचको लागि खटिएका प्रहरी हवलदार सीताराम यादवले बीस रुपियाँ घुस मागेपछि आफू कर्मचारी भएको र घुस रकम दिन नसक्ने भन्दै प्रहरीसँग प्रतिवाद गर्ने क्रममा प्रहरी हवलदार यादवले चालक मोटरसाइकललाई खुट्टाले हानेर सडकमा लडाइदिएपछि तीव्र गतिमा विपरीत दिशाबाट आएको नादुई ख एक सात नौ नम्बरको ट्याङ्करले खत्रीलाई खिच्दा निजको घटनास्थलमा नै मृत्यु भएको थियो कलयाबाट नासो खत्रीसँगै मोटरसाइकलमा बसिआएका राजेन्द्र चौधरीले प्रहरीलाई बीस रुपियाँ घुस दिन नमान्दा उत्पन्न विवादको कारण प्रहरी हवलदार यादवले सड़कमा मोटरसाइकल लडाइदिएपछि वीरगंजबाट कलयातर्फ आएको ट्याङ्करले खिच्दा खत्रीको मृत्यु भएको बताउनुभयो घटनापछि आक्रोशित स्थानीय बासिन्दा मृतकका परिवारको प्रहरी प्रशासन विरुद्ध गरेको प्रदर्शनको कारण वीरगंज कलया सड़क खण्ड हिजो विरुद्ध भएको थियो विद्युतीय प्रणाली मार्फत नक्सा पास गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ महानगरपालिका अनुसार डिजिटल प्रविधि मार्फत नक्सा पास गर्ने प्रक्रियाको अस्सी प्रतिशत काम सकिएको छ अरू प्रक्रिया पनि अघि बढेकाले नयाँ आर्थिक वर्षदेखि यो प्रविधि कानुनमा आउने महानगरपालिकाका उत्तर रेग्मीले जानकारी दिनुभयो त्यसका लागि असारको पहिलो हप्तादेखि नक्सा पाससँग सम्बन्धित सबै कर्मचारीलाई तालिम दिने तयारी भएको उहाँले बताउनुभयो कार्तिकदेखि पनि नक्सा पासका लागि अनलाइन सेवाको व्यवस्था गर्ने तयारी भएको छ नक्सा पास गर्न कार्तिकदेखि अनलाइन मार्फत सेवाग्राहीले फारम भर्न सक्नेछन् यो प्रविधि कानुन आएपछि सबै तथ्याङ्क सङ्कलन हुने र धनरा घरधनीको जानकारी अनिवार्य राखिने भएकाले घर बहाल कर उठाउन सजिलो हुने महानगरपालिकाले जनाएको छ परसौरीको आरोपमा खोटाङमा दुई बालकलाई छिमेकीले यातना दिएका छन् परसौरीको आरोपमा दुर्छिम पाँचका दस वर्ष पेशल राउत र बाह्र वर्ष रोशन राउतलाई स्थानीय सुरेश राईले कुटपिट गर्नुको साथै सिस्नु पानी लगाउँदै एक घण्टा टोयलेटमा थुनेर यातना दिएको पेसलकामा अम्बिकाले बताउनुभयो चीनमा एउटा बसमा आग लागि हुँदा कम्तीमा बयालिसजनाभन्दा बढी घाइते भएका छन् चीनको फ्युजियन प्रान्तको सियामेन शर्मा स्थानीय समयअनुसार शुक्रबार बेलुकी साढे छ बजे व्यस्त समयमा बसमा आग लागि भएको थियो बसमा के कारण आग लागि भयो भन्नेबारे पत्ता नलागेको चीनी अधिकारीहरूले बताएका छन् प्रत्यक्षदर्शीले गाडीमा विस्फोट भएको सुनेको दस मिनटपछि आगो लाग्न सुरु भएको बताएका छन् घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र घरेलु टोली इङ्ग्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ खेल नेपाली समयअनुसार इङ्ल्यान्डको बर्मिनघममा पुरानो साढे तिन बजेपछि सुरु हुनेछ दुवै टिम प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहनेछन् अस्ट्रेलिया माइकल क्लाको कप्तानीमा मैदानमा उत्रने तयारीमा छ भने इङ्ल्यान्ड लिस्टर कुकको नेतृत्वमा खेल्ने यसअघि गैराती सम्पन्न भएको खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै वेस्ट इन्डिजले विजय सुरुवात गरेको छ जितका लागि पाएको एक सय रनको छिनो लक्ष्य वेस्ट इन्डिजले छप्पन्न बल बाँकी सधैँ पूरा गर्यो वेस्ट इन्डिजका लागि क्रिस गायले उन्चालिस चालिस मर्लोन स्यामोल्स र किरोन फोलार्डले समान तिस रनको योगदान दिए यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान अडचालिस ओभरमा अल आउट हुँदै एक सय सत्तर रन मात्र बनाएको थियो पाकिस्तानका लागि कप्तान विश्ववाह उल्लकले छयानब्बे तथा नासिर जमसेदले पचास रनको योगदान दिए पनि हार हार्न सकेनन् पाकिस्तानलाई सस्तैमा समेत क्रममा सुनीले नारिनी र केमर रोसले समान तीन तिन विकेटले जितपछि वेस्ट इन्डिजले दुई अङ्क जोडेको छ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा attitude multi learning academy English language र कम्प्युटरका विभिन्न कोर्सहरू जापानिज कोरियन हिब्रो भाषाका कक्षाहरू अडियो भिजुअलका साथ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 road Narayangarh Nepal bank नजिकै पुनश कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यानेसिङ पर्दा